आज आकाशमा एउटा तारा देखिन हृदयको तिम्रो नाम किन मैले मेटिन त्यसैले बोल्छ हिँडे तिम्रो तस्विर मैले कहिले टेकिन आज आकाशमा एउटा तारा देखिन लेखेको तिम्रो नाम किन मैले मेटिन त्यसैले बोल्छ मनसाहिँडे तिम्रो तस्बिर मैले कहिले टेकिन छ तिमीले मै मात्र परि भन्ने ठानेछु छेडी स्वार्थमा हाँस्न जाने धेरै रात बिते सपनीमा देखिन हृदयको तिम्रो नाम किन मैले मेटिन त्यसैले बोल्छ भन्छ हिँडे तिम्रो तस्विर मैले कहिले टेकिन धेरै रात बिते सपनीमा देखिन हृदयको तिम्रो नाम किन मैले मेटिन कसैले बोल्छ मन दे, तिम्रो तस्बिर मैले कहिले टेकिन संसारमा धेरै जान्नु छ मिले असल मानिसलाई छान्नु छ मिले मेरा गीतहरू सुन्नु छ मिले सक्यो तिमीलाई भेटिन हृदयको तिम्रो नाम किन मैले मेटिन यसैले बोल्छ मन हिँडे तिम्रो तस्विर मैले कहिले टेकिन आज आकाशमा एउटा तारा देखिन हृदयको तिम्रो नाम किन मैले मेटिन त्यसैले बोल्छ पन्छाहिले तिम्रो तस्बिर मैले कहिले टेकिन